सोमबारको साप्ताहिक श्रृंखलाबाट सुमन खरेलको नमस्कार यस श्रृंखलाको लागि विशेष सहयोग पुर्याउने हाम्रा कला सम्वाददाता नवराज लम्साल र प्राविधिक मित्र श्याम नेपालीलाई विशेष धन्यवाद अब प्रस्तुत छ श्रृंखलाको चौथो कार्यक्रम पत्रकार अखण्ड भण्डारीको लेखन र प्रस्तुतिमा एउटा कथा जिन्दगीको प्रिय तिम्रो सम्झना भविष्यको कल्पना मुटुमा बोकेर परदेशै जाँदैछु उसले पनि विदेश जाने निदो गर्यो म्यान पावर धायो भिसा लायो एक दिन त टिकट लिएरै घरमा आयो मनमा पैसाको प्यास थियो अनि विदेश नामको सुन्दर संसार टेक्ने र देख्ने उत्कट अभिलाषा श्रीमतीको आँसुले रोक्न सकेन उसलाई बालबच्चाको बिन्तीले छेक्न सकेन उसलाई अन्तत ऊ उडेरै छाड्यो तिम्रो घर चढै फर्की पाउँछु ऊ गएको केही महिनामै छिमेकी ठिटो उसको घरमा बार बार छिर्न थाल्यो सानो सानो बहानामा पुग्ने त्यसले उसकी श्रीमतीलाई फकाउने प्रयास गर्यो ती महिला निस्कन लागेको थाहा पाएपछि गेट अघि मोटरसाइकलमा आइपुग्थ्यो अनि भन्थ्यो कता जाने हौ भाउजू बस्नुहोस् म छोडिदिन्छु ती महिलाले उसको ननीको चाला बेलैमा बुझिसकेकी थिइन् भन्थिन् पर्दैन पल्लो घरसम्म मात्र हो तैपनि कहिले के कहिले के बहानामा सहयोग गर्न चाहन्थ्यो सँगै लान खोज्थ्यो उनी तर्किन्थिन् एक दिन झमक्क सास परेको थियो उनी बजारबाट फर्कँदै थिइन् घर नजिकको गल्लीमा ऊ ढुकिरहेको रहेछ देख्नासाथ उनी छड्किन खोजिन् भाउजू कता पुगेर हौ यति ढिला कतै होइन उनी हतार हतार अघि बढ्न खोजिन् आज साँच्चै च्वाङ देखिनु भएको छ नि भाउजू उनी राम्री अति राम्री छड्के आँखा मारो जस्तै उनी राम्री अति राम्री छड्के आँखा जे जे भनेर धुरीमा चढाए पनि उनलाई तितो लाग्न थालिसकेको थियो उनले बुझिसकेकी थिइन् ऊ प्रशंसाका नाममा मनको पाप बोलिरहेको थियो त्यही भएर उनी चुपचाप हिँडिहालिन् कट नलाग्दा उसले हातमा च्याप्प समात्यो र आफूतिर तान्न खोज्यो उनी पनि के कम फनक्क फर्किएर अर्को हातले उसको गालामा झाप्पु लाइन् र भनिन् आइन्दा बाटो ढुकिस् भने पुलिस बोलाएर पठाइदिन्छु गालो छाम्दै उसले कुलेलम ठोक्यो उनी पनि घरतिर लागिन् छ वर्षकी छोरी र तीन वर्षको छोरो थिए उनका घरका साथी त्यही रात कसैले झ्यालमा ढुङ्गा हान्यो डराई डराई हेरिन् केही देखिएन भोलिपल्ट साँझ कतारबाट लोग्नेले फोन गर्यो के हो खुब नाटक खेलाउँछ यसरी नि कसले भन्यो उनी पनि झाँकिन् दाम्पत्य झगडा गहिरियो कारण एउटा अज्ञात नामबाट उनको लोग्नेलाई इमेल गएको रहेछ म तपाईँको शुभचिन्तक हुँ तपाईँकी श्रीमती अर्कैसँग दिनभरि घुम्छे अब त राति पनि त्यही केटालाई ल्याएर घरमै सुताउन थालेकी छे साँचो कुरा सुनाएकामा माफ गर्नुहोला भन को हो त्यो इमेलै सुनाएर एक दिन लोग्नेले सोधेछ उनी छाँगाबाट खसे चाहिँ भइन् झुटो हो भनेर प्रष्टीकरण दिँदा पनि लोग्नेले पत्याएन फोनबाट तनाव दिन छाडेन उनले पनि झुटो कुरालाई झुटै भन्न छाड्दै छाडिन

छैन केही दिनपछि मध्यराति पारेर ऊ कतारबाट आयो गेट नागेर भित्र छिर्यो श्रीमतीलाई परपुरुषसँग पक्रने सोचेर सिधै ढोका ढकढक्याउन पुग्यो तर उनी त बालबच्चासँग मात्र थिइन् एउटा परीक्षामा हार्यो ऊ तर शङ्का हटाउन सकेन अर्को दिन श्रीमती नभएको मौकामा छोराछोरीलाई कोही मान्छे घर आउने नआउने बारे सोध्यो उनीहरूको उत्तरले पनि उसले खोजेको चिज पाउन सकेन र आफै रन्थनिँदै गयो झोक्राउन थाल्यो ऊ मेरो क्याम्पसको सहपाठी थियो स्नातक पास गरेको ऊ देशमा जागिर नपाएपछि विदेश उडेको थियो सहपाठीको घनिष्ठता उपयोग गर्दै एक दिन उसले आफ्नो समस्या अप्ठ्यारो मानि मानि मलाई सुनायो तिम्रो इमेल एड्रेस कतिलाई थाहा थियो मैले सोधे उसले सीमित संख्या सम्झ्यो तर मलाई नाम भनेन ना। मैले एक प्रहरी अधिकृतसँग कुरा गराइदिएँ इन्टरनेटको आइपी एड्रेसबाट एक घण्टामै पत्ता लाग्यो इमेल त त्यही छिमेकी घरबाट पो गएको रहेछ अनि श्रीमतीले उसको कुकृत्य र आफूले झापु लागेको घटना सुनाइछिन् त्यति प्यारी श्रीमतीलाई अनाहकमा पाप चिताएकोमा उसले पश्चाताप गर्यो आखिर लोग्ने स्वास्नीको झगडा परालको आगो न हो परालै हावाले उडाएपछि आगो त कहाँ पुग्यो कहाँ उनीहरूको सम्बन्ध झन् सुमधुर भयो खुसी छु तिमी भन्दा धेरै तिमी हात लाग्छौ यो खुसी हो मेरै तिमी हात लाग्छौ यो खुसी हो मेरै दुवै खुसी त भए तर समस्या गम्भीर थियो त्यसलाई के गरौँ अर्को दिन उसले मलाई सोध्यो साइबर अपराधमा मुद्दा लगाइदेऊ मैले सल्लाह दिएँ यो कुरो बाहिर आउँदा कतै हाम्रै बेजत त हुने होइन अन्यलग्रस्त उसले फेरि अर्को दिन फोन गर्यो यार म के गरौँ उसले जे गरोस् मलाई चाहिँ लाग्यो समस्या यो सानो होइन वैदेशिक रोजगारको बढ्दो सँगै हाम्रो देशमा विभिन्न खाले सामाजिक विसङ्गति उब्जिएका छन् तीमध्ये मुख्य बनिरहेको छ पारिवारिक खटपट कति विदेशमै घरजम गरेर अड्किएका छन् कतिका परिवार यता भत्किएका छन् कतिमा मनोवैज्ञानिक समस्या छ दुवैतर्फ शङ्कै शङ्कामा दिनहरू छन् त्यही बहानामा झगडा बढेका छन् कटुता थपिएका छन् सुमधुर वैवाहिक सम्बन्ध धराशायी हुँदा छन् समाजमा खोज्दै जानुभयो भने यस्ता पात्र समेत अचेल पाउनुहुनेछ जो एक्लै बसेका महिलाका पछि लागिरहेका हुन्छन् त्यस्तैका खोजीमा भौतारिरहेका हुन्छन् बाटा बाटामा बोलाइदिन्छन् सार्वजनिक ठाउँमा गफ गर्न खोज्छन् त्यही दृश्य ती महिलाका नन्द आमाजु देवर जेठाजु देउरानी जेठानी आदिले सुराकी गरिरहेका हुन्छन् तत्काल डायल गरेर विदेशमा सुनाइदिन्छन् ठुलो कारणै चाहिँदैन धेरैजसो सम्बन्ध यसरी नै सकिन्छन् सानोतिनो असमझदारीमै लामो प्रेम जीवन धरापमा पर्छन् हो नि दाम्पत्य जीवनहरू पानीका फोका जस्तै छन् तिनमा पनि सबैभन्दा पीडित महिला बनेका छन् छोडेर हिँड्नेका उदाहरण दिएर इमान्दारहरूमाथि प्रश्न उठाउने पतिहरू प्रशस्त छन् अचेल पुरुष पलायन हुँदा पनि घरमा महिला छन् र घर चलेका छन् समाज बचेका छन् जिन्दगीमा नछोएको हलो महिलाले पर्ने दिन आएको छ परम्पराले नजाऊ भनेको मलाममा अब मैलै मात्र हुन थालेका छन् मेला पर्व उनीहरूले नै धानेका छन् हाट बजार भ्याएका छन् ती सारा भार काँधमा बोकेर हिँडुल गर्दा लोग्नेले उल्टै सोधिदिन्छ दिनभरि कोसँग कहाँ गएकी थिइस् उसलाई पनि आखिर भएको त्यही थियो त्यही मनोरोगले आक्रान्त थियो ऊ किनकि श्रीमतीको भरभराउँदो भैँस छाडेर अरू जस्तै ऊ पनि परदेशिएको थियो घर परिवारलाई रुवाएर विदेशिएको थियो सुन्दै हुनुहुन्थ्यो पत्रकार अखण्ड भण्डारीको लेखन तथा प्रस्तुति एउटा कथा जिन्दगीको यस कार्यक्रममा प्रयोग भएका गीतका गीतकारहरू थिए सुरेश कुमार केशव आचार्य कृष्णहरि बराल दिनेश अधिकारी र राजु बाबु श्रेष्ठ त्यसै गरी संगीतकारहरूमा सुरेश कुमार शिव परियार दीपक जंगम शक्ति बल्लभ र हरिलम साल अनि गायक गायिकाहरू सुरेश कुमार शिव परियार आनन्द कार्की विनोद राठोर र रचिना रिमाल अर्को सोमबार मेरो आफ्नै गीती कथा लिएर आउनेछु आजको लागि सुमन खरेललाई बिदा दिनुहोस् नमस्कार